डीसीएनले रिलिज गरेका चलचित्रका भिसिडी पाइरेसीका रूपमा बजारमा आएका हुन् यसैबीच डीसीएनका संचालक मध्येका एक अशोक शर्मा अहिले प्रहरी पुगेका छन् उनले केही अघि मात्र हामीलाई दिएको जानकारी अनुसार यो पाइरेसीमा संलग्न दुईजना व्यक्ति पक्राउ परिसकेका छन् धरानको गणेश गणेशका दुई कर्मचारीले यो गैर कानूनी काम गरेको पत्ता लागेको छ शर्माले भनेका छन् स्थानीय प्रहरीसँग कुराकानी भइरहेको छ अब केही समयपछि बजारमा छापा मार्छौं अशोकसँगै कसम हजुरको चलचित्रकी निर्मात्री कृषा चौलागाई पनि पूर्व पुगेकी छिन् यसैबीच नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले बायोस्कोपलाई भने अनुसार डिजिटल प्रविधिमा बनेका र डीसीएनले रिलिज गरेका चलचित्र मात्र पाइरेसी हुनुको पछाडि के कारण हुन सक्छ त यसको जिम्मेवारी डीसीएनले नै लिनुपर्छ यसरी प्रदर्शन भइरहेका चलचित्रका भिसिडी छ्यास्ती बजारमा आउँदा चलचित्र बजार निकै तातेको छ यसको विस्तृत रिपोर्ट हामी अर्को हप्ताको कार्यक्रममा यहाँलाई पक्कै पनि दिनेछौ यसैबीच पक्राउ पर्ने दुई व्यक्ति मिथुन राय र अशरफ अली रहेका छन् यी दुईमध्ये एक डीसीएनका कर्मचारी पनि हुन् यही भनाइको साथसाथै कार्यक्रम बायोस्कोपमा यहाँलाई गुड मर्निङ एन्ड वेलकम र आजको यो कार्यक्रम बायोस्कोप एउटा पृथक कार्यक्रमको रूपमा रहनेछ किनकि आज हामीसँग रेगुलर सेगमेन्टहरू रहने छैनन् आज यो महिनाभरि नै स्टार अन द रेड कार्पेटको रूपमा रहेकी नायिका नन्दिता केसीसँगको आज अन्तरङ्ग कुराकानी हुनेछ प्रत्यक्ष हाम्रो स्टुडियोमा आइसक्नु भएको छ उहाँ र उहाँले आज हामीसँग कुराकानी गर्नुहुनेछ यहाँहरूसँग पनि कुराकानी गर्नुहुनेछ यस अर्थमा आज यहाँहरूसँग पनि टेलिफोनमा हामी कुरा कुराकानी गर्छौँ पचपन्न एकचालिस नौ सय पाँच र पचपन्न एकचालिस नौ सय छ खुला छ वान वान पोइन्ट एट मेगाजमा पोखरा नेपालगंज र धनगढ़ी वरपरका क्षेत्रमा नाइन्टी सिक्स पोइन्ट वान मेगाजमा नेपालका विभिन्न भूभागमा पूर्वाञ्चलका कुना कन्दरामा र radio Kantipur dot com log in गरेर यहाँले विश्वभरि नै हाम्रो प्रसारणलाई इन्टरटेन गर्दै हुनुहुन्छ श्रोता र हरेक बुधबारको यो बसाई बिहान दस बजेको कान्तिपुर डायरी पछाडि बाँकी समय एघार बजेसम्म हामी नेपाली रजतपटको नेपाली चलचित्रको समग्र जानकारी रेडियो मार्फत कम्प्याक्ट र कम्प्लिट सेगमेन्ट अन्तर्गत विशेष रिपोर्टिङमा आधारित रहेर प्रस्तुत पनि गर्दै आइरहेका छौं यस क्रममा आज पनि कार्यक्रमलाई लिएर उपस्थित भएका छौं फिल्म रिपोर्टर विजय आवाजका साथमा म यहाँकै विविध कार्यक्रम प्रस्तुत हेम सुवेदी र आजको यो कार्यक्रम बायोस्कोप मैले भने अनुसार नै विशेष गरेर नायिका नन्दिता केसीसँग नै डेडिकेटेड हुनेछ उहाँप्रति नै समर्पित हुनेछ उहाँसँग निकै कुराकानी हामी गर्नेछौँ उहाँले हामीलाई समय पनि दिनुभयो आफ्नो व्यस्त समयका बावजुद जुन महिनाभरि नै श्रोता दर्शकसँग रहेर नजिक रहेर उहाँले विभिन्न जुन जानकारी उहाँको यहाँले प्राप्त गर्नुभयो यस अर्थमा पनि नायिका नन्दिता केसीसँग सम्बन्धित जसले पनि एसएमएस गरिदिनु भयो आज केही एसएमएस रिपोर्टिङ यसको रिजल्ट पनि हामी अवश्य पनि यहाँलाई दिनेछौँ र अफकोर्स अब आजको यो कार्यक्रमलाई सबभन्दा पहिले त सुरुवात गर्नुभन्दा अगाडि नायिका नन्दिता केसीलाई अझ नजिकबाट चिन्नको लागि उहाँको जुन हामीले बायोग्राफी तयार पारेका थियौँ यो आज हामी अन्तिम रूपमा यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ नमस्कार नायिका नन्दिता केसी तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो जगतमै एक पृथक धार बोकेको कार्यक्रम बाइसको म हरेक हप्ता सुन्छु तपाईँ पनि सुन्नुहोस् है रेडियो कान्तिपुर प्रस्तुत गर्दछ the red carpet.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 चलचित्रबाट प्रस्ताव आयो यस पश्चात उनको स्टाफ नर्सको चाहना सिनेमा घरको पर्दामा नायिका नायिकातर्फ मोडियो विक्रमसम्म दुई हजार सालमा सात नायिकाको भिडमा उनले चलचित्र इन्द्रणी मार्फत आफूलाई उभ्याइन् बुबा भीमबहादुर केसी र माता चेतना केसीको साइली छोरी शोभा केसीको नाम पहिलो चलचित्र इन्द्रणी खेल्दा नखेल्दै नन्दिता केसीको नामले चिनिन पुग्यो आम नेपालीको माझ असोज उन्तिस गते नरपानी साथ अर्घखाँचीमा जन्मिएकी नन्दिता केसीले प्लस टू सम्मको औपचारिक शिक्षा पूरा गरेकी छिन् सात वर्षको चलचित्र यात्राको दौरानमा उनले अभिनय गरेका चलचित्रको संख्या सत्ताइस नागिसकेको छ आफूले अभिनय गरेका चलचित्रमा उनलाई इन्द्रेणी छोरीको कर्म हामी तीन भाइ तिमी मात्र तिमी बसमा छैन यो मन सपना बाटो मुनिको फूल विशेष मन पर्छन् उनलाई मनपर्ने कलाकार निरुता सिंह हुन् भने निर्देशक सबै अल इज वेल उनले भनिन् नन्दितालाई आफ्नो मनपर्ने बानी कसैलाई नराम्रो नमान्ने र अरूको भलो चिताउने हो रे नराम्रो बानी आफ्नो सबैलाई विश्वास गरेर धोका पाइन्छ उनले भनिन् नन्दितालाई सेतो रंग विशेष मनपर्छ मन नपर्ने रंग मनपर्ने अङ्ग भनिन् यसलाई भन्दै धेरैले मरिहत्ते गरेका छन् नन्दितालाई आफ्नो उचाइ मन पर्दैन पाँच फिट तीन इन्च अग्ली नन्दितालाई आफ्नो उचाइ पाँच फिट पाँच इन्च अग्लो भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ चलचित्रमा प्रवेश गर्दा अभिनयको खासै तालिम नलिएकी यी नायिकाले नृत्य भने सिकेकी छिन् नन्दिता मदिरा र धुम्रपानको विषयमा टाढा छिन् ईश्वरमा विश्वास गर्ने नन्दिता शिव भगवानलाई मान्छिन् उनी अहिले पनि बिहिबारको व्रत लिँदै आएकी छिन् उनलाई मन पर्ने जनावर कुकुर हो मानिस भएर नजन्मेको भए मलाई चरा बन्ने रहर छ चरा बनेर आकाशमा उड्ने कल्पना सजाएकी नन्दिताले भनिन् चलचित्र उद्योगकी सुन्दर नायिका नन्दिता केसी योगा गर्दिनन् एक्सरसाइज भने गर्छिन् मेकअप पनि उनी पार्टीमा जानु परे मात्र हल्का गर्छिन् अरू बेलामा त्यति धेरै मतलब गर्दिनन् हालसम्म अविवाहित नै रहेकी नन्दिता पच्चिस वर्षकी भइन् थुप्रै युवक दर्शकहरू उनका फ्यान छन् उनलाई भने कस्तो युवक मनपर्छ त महिलालाई सम्मान गर्ने अविश्वास नगर्ने सत्यतामा विश्वास गर्ने र साँचो बोल्ने युवकसँग म प्रभावित हुन्छु नन्दिताले भनिन् नन्दिताको आजसम्म कसैसँग प्रेम सम्बन्ध गाँसेको छ या छैन धेरैको चासोको विषय बन्न सक्छ आजसम्म पनि नन्दिताले कुनै युवकलाई रुचाएकी छैनन् उनको पहिलो प्रेम नै भएन रे प्रेम गर्नुको अर्थ नन्दिता दुई दिनको रमाइलो ठान्दिनन् उनले भनिन् जोसँग प्रेम हुन्छ उसलाई लाइफ पार्टनर बनाउने सोचाइमा छु तर त्यस्तो युवा भेट्टाएकै छैन पहिलो चुम्बनको बारेमा नन्दिताले भनिन् राजेश हमालसँग चलचित्र दि युगदेखि युगसम्ममा बाहेक अरू अनुभव छैन यी सुन्दर नायिकालाई उनको जीवनमा प्रेम प्रस्ताव प्रशस्त आए होलान् उनलाई आएका प्रेम प्रस्ताव गनेर नै सकिँदैन रे केसी थर्की यी नायिकाले थपिन् चलचित्र उद्योगमा नआउँदै कलेज लाइफमा अनगिन्ती प्रेम प्रस्ताव आए तर लङ लास्टसम्म चल्ने खालको नभेटाएर मैले कुनै पनि स्वीकार गरिन दियो नामको स्कुटी चढ्ने यी नायिका महिनामा राम्रो आमदानी गर्ने बताउँछिन् आफ्नो पारिश्रमिक एक लाखको हाराहारीमा रहेको बताउने नन्दिताको तौल सडचालिस केजी रहेको छ चलचित्रमा कतिसम्मको दृश्य दिनुहुन्छ त उनले भनिन् आफूलाई कम्फर्टेबल लाग्ने र परिवारसँग बसेर हेर्न मिल्ने बिहेको बारेमा पनि उनको आफ्नै धारणा छ उनलाई बिहे भन्दा पनि समाज सेवा गर्न मन छ म वृद्ध वृद्धलाई पालेर बस्न रुचाउँछु आफ्नो भावी चाहना सुनाइन् उनले उनलाई नेपाली चलचित्रका कुनै पनि नायकसँग बिहे गर्ने मन छैन रे साधारण नेपाली खाना रुचाउने उनी पिजा र आइसक्रिम रुचाउँदिनन् नयाँ बानेश्वरमा परिवारसँग बस्दै आएकी नन्दिताले आजसम्म नेपाली चलचित्र क्षेत्रबाट कुनै किसिमको अवार्ड पाएकी छैनन् आफू धेरै सोची साधारण रहेको बताउने नन्दिता अरूले आफूलाई घमण्डी हिरोइन भन्दा दुःख लाग्ने सुनाउँछिन् उनलाई चलचित्रमा हिरोइनको मुख्य भूमिका भएको चलचित्रमा अभिनय गर्ने रुचि छ चलचित्रमा नायिकाहरूको भूमिका बाहिरबाट अरूले हेरे जस्तो नभएको बताउँदै नन्दिताले भनिन् कमाई राम्रो छ म त आफ्नो इच्छा पूरा गरेर बाँचेको छु नायिकाहरूको बारेमा विभिन्न किसिमका बाहिर आउने हल्लाहरूलाई नन्दिता नचाहिने कुरा भन्छन् पब्लिक स्टनको लागि यस्ता कुरा बाहिर आउँछन् अर्कोतिर सानातिना कुराहरू ठूलो भएर बाहिर आउँदा नराम्रो हल्ला हुन्छ केसीको भनाइ छ यो महिनाको लागि रेडियो कान्तिपुर रेडियो राष्ट्रकमा स्टार अन द रेड कार्पेटको रूपमा रहेकी नायिका नन्दिता केसीलाई तपाईँ अझ नजिक बनाउन चाहनुहुन्छ भने KC dot Nandita at the rate Yahoo dot कममा साथी बनाउन सक्नुहुनेछ यस्तै उनका बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया W W W dot radio Kantipur dot कममा लगन गर्नुहोला All right, you two अहिलेकी चर्चित व्यस्त र फुटी नायिका क्वाइट बोल्ड एन्ड कन्फिडेन्ट र यङ एन्ड एनर्जेटिक एउटा कुरा आज पनि भन्नुपर्छ सिल ब्याचलर र अफकोर्स आज हामीसँग समय दिएर आउनुभएको छ ननिताजी धेरै धेरै स्वागत छ थ्याङ्क यू भेरी मच सम्पूर्ण कान्तिपुर एफएम सुनेर बस्नुभएका श्रोताबिनमा यो बिहानको चिसो चिसो मौसमको मेरो warm good morning yes of course अलिकति चिसो मौसम छ हेमन्त ऋतुको यो बेला होइन पौष महिना एकदम जाडोको बेलामा आउनुभयो हाम्रो कार्यक्रममा हाम्रो स्टुडियोमा अलिकति हट हट नै छ रमाइलो सबभन्दा पहिले त स्टार अन द रेड कार्पेटको रूपमा महिनाभरि रहनु भएकोमा बधाई छ र धेरै धेरै धन्यवाद जुन एकदम व्यस्त समयका बावजुद पनि आफ्नो समय निकालेर जुन हामीलाई समय दिनुभएकोमा थ्याङ्क यू सो मच तपाईँलाई लगायत सम्पूर्ण कान्तिपुर एफएमको इन्टायर टिमलाई पनि mhm. मलाई स्टार अन द रेड कार्पेटमा राख्ने एउटा अवसर दिनुभएकोमा होइन थ्याङ्क यू सो मच रेडियोमा तपाईँ हुनु त अब भिजुअलमा प्रस्तुत हुने व्यक्ति होइन स्वयं पनि आफू पनि पर्दामा तर रेडियोमा रहँदाखेरिको अनुभव अलिकति हामीलाई सेयर गर्नुहोस् न कस्तो लाग्यो एउटा रेडियो मार्फत मार्फत तपाईँका जुन श्रोता स्वयंमा दर्शक हुनुहुन्छ हजुर हजुर एकदमै सरी <clears throat> रमाइलो लाग्यो मलाई होइन जति पनि मलाई यहाँबाट श्रोताहरू यहाँ दर्शकहरू उहाँहरूले सुन्नुहुन्थ्यो मेरो बारेमा सबैले मलाई यति धेरै मेलहरू पठाउनु भएको छ होइन अनि उहाँहरूको रेस्पोन्स हेर्दाखेरि उहाँहरूको प्रतिक्रिया हेर्दाखेरि मलाई एकदमै रमाइलो फिल भयो जहिले पनि हामी एउटा टिभीमा एक किसिम इन्टरभ्यू दिन्छौँ तर वान मन्थसम्म एउटा रेडियोमा बस्न पाउँदाखेरि होइन र दर्शकहरूको त्यो सपोर्ट पाउँदाखेरि एकदमै वास्तवमा तपाईँलाई जुन एसएमएस भोटिङको क्रम छ त्यो पनि असाध्यै राम्रो आएको थियो ज्यादै राम्रो माया गर्नुभएको थियो हाम्रा श्रोताले जो तपाईँका दर्शक हुनुहुन्छ र आज हामी डाइरेक्टली यहाँसँग फोन गर्नेछौँ श्रोता यहाँलाई जानकारी दिइहालौँ र फोन गर्नुहुने र एसएमएस गर्नुहुनेको रिजल्टमा हामी यहाँलाई केही आकर्षक अलि ग्ल्यामरस पुरस्कार दिन्छौँ गोपीकृष्ण मुभिज चावेलको तर्फबाट यहाँलाई बाटो मुनिको फुलको टिकट पनि पाउने अवसर हुन्छ जुन उहाँको पछिल्लो चलचित्र हो र हेर्न पनि सक्नुहुनेछ निल डेभिडको Salona fair and beauty Kathmandu mall सुन्दाको तर्फबाट तपाईँलाई स्टाइलिस बनाउनका लागि नेल डेभिडको तर्फबाट फ्री मेकअप कुपन यहाँले पाउनुहुनेछ त्यसै गरी Sujal cafe and sofa restaurant Tripureshwar काठमाडौँको तर्फबाट यहाँलाई एउटा रमाइलो सिङ्गो नेपालको वातावरणमा बसेर एउटा फ्यामिलीसँग बसेर पनि भनौँ यो डिनर लन्च को अवसर प्राप्त गर्न सक्नुहुन्छ र बाटोमुनिको फुलको तर्फबाट हामी अडियो पनि यहाँलाई प्रदान गर्नेछौँ पुरस्कारको रूपमा हामीलाई फोन गर्दै रहनुहोला र एउटा कुरा तपाईँको यो अहिले पछिल्लो प्रोजेक्ट जुन छ नन्दिताजी बाटोमुनिको फुल जसलाई केन्द्रित गरेर पनि हामीले यहाँलाई रेड कार्पेटमा राखेका थियौँ सम्मानार्थ होइन आफैले मूल्याङ्कन गर्नुपर्दा यो कस्तो चलचित्र हो आजभोलि हुन त अब धेरै बाटो मुनेको फुलको बारेमा चर्चा भइरहेको छ होइन कतिको सेटिस्फाइड हुनुहुन्छ यसमा अभिनय गरेर एकदमै म किनभने आजसम्म मैले मेरो कति ट्वेन्टी त्यसमध्ये बाटोमुनिको फुलबाट चाहिँ म एकदम सेटिस्फाइड छु किनभने जति पनि दर्शकहरूले हेर्नुभयो मेकरहरूले हेर्नुभयो होइन इभन कि उहाँहरूले भन्नु आजसम्म नेपाली चलचित्र यस्तो चलचित्र हेरेका थिएनौँ हामीले होइन त्यो त्यो पाउनु नै त्यो सुन्नु नै त्यो रेस्पोन्स पाउनु नै हाम्रो लागि एकदमै ठुलो कुरा हो कि अहिलेको रेसियोमा नेपाली चलचित्र भनिन्छ नि राम्रो बनेनन् कपी गरिन्छ चलचित्रको मेकिङ राम्रो भएन प्रेजेन्टेसन राम्रो भएन भनेर जुन एउटा आरोप छ नि त्यसलाई केल गर्दै बाटोमुनिको फुल फुल अगाडि बढेको छ कि राइट भनेपछि यसको मेकिङको हिसाबले पनि तपाईँ सेटिस्फाइड हुनुहुन्छ हुन त अब सामाजिक छुवाछुत भेदभाव भेदभावका कुराहरू आएका छन् यसमा होइन मेन यसको थिम त यही नै हो जस्तो कामी दमाई जस्ता शब्दहरू प्रयोग गरिएका छन् होइन जसले अब यो यसले कुनै परिवर्तन ल्याउला जो भन्छौँ हामी सोफर सिरियल कास्ट अथवा भनौँ एउटा तल्लो जाति भनेर भन्छौँ हामी होइन तल्लो जातिकै सिनारी सेरोफेरोमा रहेर तपाईँले पनि अभिनय गर्नुभएको छ के त अब यो फिल्ममा देखाइन्छ मेकिङ गरिन्छ तर यसले कुनै तात्विक भिन्नता ल्याउँछ समाजमा होइन कस्तो भने बाटोमुनिको फुलको थिम भनेको के भने जस्तै यो फुलले कुनै क्रान्ति ल्याउन खोजेको होइन एउटा म्यासेज छोड्न खोजेको हो अहिलेको अहिलेको टाइममा पनि यो भेदभाव छ है भनेर होइन किनभने अब त मान्छेहरू एकदम एजुकेटेड भइसक्यो राम्रै बुझ्ने भइसक्यो शताब्दीको कुरा गर्छौँ एकदमै तर अझै पनि बाहिरी रूपमा चाहिँ छ तर भित्री जुन सोचाइ छ विचारहरू छ त्यो चाहिँ बदलेको छैन त्यो चाहिँ चेन्ज भएको छैन त्यो पनि चेन्ज जति हामी बाहिरबाट चेन्ज हुन्छौँ भित्र त्यो हाम्रो विचारहरू पनि चेन्ज गर्नु जरुरी छ भन्ने कुरा देखाइएको छ यसमा होइन त्यो चाहिँ अब अडियन्सहरूले जसले भेदभाव गर्नुहुन्छ जसको यो हेबिटहरूमा यो कुराहरू लागू हुन्छ त्यसलाई कसरी लिनुहुन्छ उहाँहरूले कतिसम्म लागू गर्न सक्नुहुन्छ त्यो देखाइ देखाउन खोजिएको कुनै क्रान्ति गरेर यो कुरा लागू गर्नुपर्छ यो कुरालाई तपाईँहरूले लिनुपर्छ भेदभावको कुराहरू हामी के अरे जुन लोर लो कास्टहरू छ त्यो लो कास्टहरू चाहिँ माथि आउनुपर्छ हामीलाई चाहिँ यो पद चाहिन्छ भनेर क्रान्ति गर्नु खोजेको चाहिँ होइन ओके ओके हुन त अब तुलसी घिमिरे जस्ता दिग्गज निर्देशकको चलचित्र इन्द्रणीबाट ब्रेक पाउनुभयो होइन होइन उहाँकोबाट होइन उहाँको चाहिँ मैले सिरियल गरेकी थिएँ त्योभन्दा अगाडि किशोर ढकाल हुनुहुन्छ राजु शाह उहाँहरूको मुभीबाट मैले तर तुलसी घिमिरेको एउटा हामीले निर्धारण गर्दा नि एउटा लेभल निर्धारण गर्दा त्यो इन्द्रणी तपाईँको जे होस् प्रिलिमिनरी स्टेजमा पर्न आउँछ जुन सुरुवातको क्रममा पर्न आउँछ र त्यो त्यसरी आफू अगाडि आउँदा नि कतिको यसलाई मेन्टेन गरिरहनु भएको छ जस्तो मैले अब आफै भन्नुभयो सत्ताइस अठाइसवटा चलचित्रमा मैले होइन अभिनय गरेँ भनेर त्यो कस्तो लाग्छ कि मैले एउटा स्टार कास्ट राम्रो पाएको थिएँ सुरुवातबाटै अब ठाउँ राम्रो पाएको थिएँ र अहिलेसम्म मैले मेन्टेन गरेर लगिरहेको छु भन्ने कतिको त्यो लाग्छ तपाईँलाई आफूभित्र एकदमै किनभने मैले सायद पहिला फर्स्ट ब्यानरमै मैले राम्रो ब्यानर पाएँ राम्रो सपोर्ट पाएँ कि होइन जस्तै अब राजु शाह किशोर ढकाल उहाँहरू भनेको एउटा बुहारी चलचित्र बनाएर एकदम स्थापित ब्यानरमा भइसक्नु भएको थियो उहाँहरू होइन उहाँहरूबाट मैले ब्रेक पाएँ त्यसपछि लगत्तै मैले तुलसी दाईको क्याम्पमा काम गर्न पाएँ जस्तै सिरियल गर्नुभएको थियो दर्शन जिन्दगीको त्यस्तै त्यस्तै जस्तै अब राम्रो राम्रो ब्यानरहरूमा काम गर्न काम गर्ने अवसर पाएँ र मैले पनि केही हुन्छ नि मेहनत गरेँ स्ट्रगल गरेँ एउटा चुजी हुन्छ नि अलिकति ब्यानर अलि राम्रै ब्यानरहरूको काम गरौँ नराम्रो ब्यानर भन्दा पनि हुन्छ नि भोलि गएर मलाई त्यो प्लस पोइन्ट हुँदैन भने मैले किन काम गर्ने त्यहाँ प्लस पोइन्ट हुने ठाउँमा काम गर्नु कुनै सिक्ने मैले केही सिक्न सकु त्यहाँ गएर सिक्ने ठाउँमा काम गर्न सकु भने त्यो चाहिँ मैले मेहनत त्यो एकदम फलो गरेँ होइन ठिक हो अब अनेस्ट हुनुहुन्छ सिम्पल र एकदम टाइम डेडिकेटेड हुनुहुन्छ तपाईँ पङ्क्चुअल हुनुहुन्छ हामीलाई पनि समय दिनुभयो तर नेपाली चलचित्रका नायिकाको कुरा आउने बित्तिकै नायिका निर्देशक सम्बन्धका कुराहरू पनि आइदिन्छन् के यो किन होला यस्तो किन यो रुमर्सहरू स्क्यान्डलहरू खालि अब हुन त अरू ठाउँमा पनि होला तर यहाँ निर्देशक र नायिका बिचको नायक र नायिका भन्दा पनि निर्देशकले ब्रेक दिने त्यसपछि नायिकासँगको सम्बन्धको कुरा आइहाल्ने जोडिने अब फिल्मी पत्रकारले भोगेको नियति यो हो तर कसरी भोगे या यो मिसअन्डरस्ट्यान्डिङ भएको हो अथवा यो त्यत्तिकै यो रुमर्स भएर गयो भनेर के के भन्नु चाहिँ अब आई डोन्ट नो मेरो उसमा चाहिँ त्यति परेको छैन होइन अब <laughs> अरूको व्यक्तिगत कुराहरूलाई लिनुपर्दा अरूको लाइफको बारेमा लिनुपर्दा मैले चाहिँ सुन्दा के भने कस्तो हुन्छ नि पर्सनल भन्दा पनि अब जस्तै अरू नायिकाहरूको कुरा गर्नुपर्दा होइन कस्तो हुन्छ भने जस्तो कुनै अब कुनै निर्देशकसँग कन्टिन्युस काम गऱ्यो भने त्यो हुन्छ नि त्यो कुराहरूलाई बाहिर अलि नराम्रो दृष्टिकोणले हेरिदिने होइन यिनीहरूको त अफेयर नै छ भन्ने खालको कुराहरू गरिदिने होइन त्यो चाहिँ अलिकति वायुत कुराहरू हो कि होइन अब त्यसलाई तपाईँ त्यति प्रायोरिटी दिनु प्रायोरिटी ओके ओके भनेपछि तपाईँ यस मामलामा अनेस्ट नै हुनुहुन्छ एकदमै एकदमै ग्रेट एउटा कुरा जस्तो नायक नायिकाको पारिश्रमिकले पनि हजुर हजुर उहाँहरूको सस्टेनेबिलिटी एउटा हुन्छ नि सस्टेन हुने कि नहुने भन्ने निर्धारित गर्छ अब यहाँनिर आफ्नो पारिश्रमिकबाट तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ कतिको आफूले ठिक छ मेरो भोलि लङ टर्म ड्युरेसन राम्रो छ मेरो डेस्टिनेसन एकदम राम्रो छ म पछि गएर राम्रो अझ गर्न सक्छु भनेर एकदम हामीले लङ टर्म लङ रन स्थानमा पाउने नायिका हो या यो भनौँ न तपाईँ चिक्ने नायिका कि पलायन हुने नायिका भन्ने को प्रश्न आउँछ त्यही अहिले जस्तो अहिलेसम्मको मेरो अब सोचाइ एउटा टिक्ने नायिका हो होइन <laughs> र कस्तो मलाई चाहिँ के लाग्छ भने कहिले पनि एउटा बोटमा फल पाकिरहेको छ भने हामी चाहिँ एकैचोटि माथि टुप्पाको फल खान्छौँ भनेर चाहिँ कहिले पनि नसोच्नु क्या होइन बेसबाटै जानुपर्छ र त्यो प्यासन चाहिँ हुनुपर्छ होइन र कस्तो भने नेपाली फिल्म इन्डस्ट्रीमा काम गरेर सबैलाई थाहा भएको कुरा हो त्यो एकदमै सबैलाई थाहा इभन कि अडियन्सहरूदेखि लिएर सबैलाई थाहा भएको कुरा हो र नेपालको रेसियोमा यहाँको रेसियोमा चाहिँ मैले काम गरेर म एकदम सेटिस्फाइड छु किनभने मैले मैले मलाई मन परेको कुराहरू म लाएर हिँड्न सक्छु मलाई मन परेको कुरा म आफै किनेर खान सक्छु मलाई चाहिएको कुराहरू म आफै किनेर युज गर्न सक्छु होइन मेरो फ्यामिलीसँग मलाई स्कुटरमा तेल हाल्नु पर्यो मलाई पैसा दिनुहोस् न भन्नु पर्दैन होइन त्यो छ त्यही भएर एकदम सेटिस्फाइड छु हामीले कस्तो भने अब आफ्नो मेरो खल्तीमा मसँग हजार रुपियाँ छ भने म दुई हजारको सामान किन्छु भनेर त्यो टार्गेट गरेर त भएन होइन हजार रुपियाँमा बाँच्न सिक्नु पर्यो नि एक्ज्याक्टली जस्तो देश उस्तो भेष हुनु पर्यो मैले एउटा कुरा अघि नै हामीले मूल घरको कुरा गर्दाखेरि रिपोर्टर विजय आवाजले पनि रिपोर्टको प्रसङ्ग जोडेका थिए होइन हुन त हामीले महिनाभरि नै हाम्रो दर्शक श्रोतालाई तपाईँको बारेमा चलचित्र कर्मीहरू के भन्नुहुन्छ दर्शक के भन्नुहुन्छ भन्ने बारेमा पनि हामीले सुनाउँदै आएका छौँ तपाईँको त्यो अर्घा खाँचेको सेरो फेरोको कुरा गर्दाखेरि आज त्यो मूल जुन आफ्नो जन्मस्थान छ अथवा जुन आफ्नो मूल घर छ त्यहाँको सेरो फेरोको रेस्पोन्स कस्तो छ तपाईँ आज हुनुहुन्छ त्यहाँबाट कति नायिकाहरू हुनुहुन्छ जो आज यो क्षेत्रमा हुनुहुन्छ अथवा को को हुनुहुन्छ होइन त्यो त्यो सेरोफेरोलाई एकपटक मेमोराइज गर्नुहोस् न कि म यो क्षेत्रबाट आएकी थिएँ र त्यहाँको सेरोफेरो मेरो दिमागमा आज मानसपटलमा अझै छ भन्ने कुरा एकदमै होइन किनभने अब यो चाहिँ म गर्वको साथ भन्छु अर्घाखाँची जिल्लाबाट म फर्स्ट नायिका होला कोही पनि हुनुहुन्न अहिलेसम्म त्यही भएर त्यहाँ त्यो जिल्लाले मलाई जिल्लाले पनि गर्व गर्छ होइन त्यहाँको सबै धेरैजना ठुल्ठुलो व्यक्तिहरू जहाँ जुन ठुल्ठुलो पदमा हुनुहुन्छ उहाँहरूले पनि मलाई एकदमै राम्रो रेस्पोन्स गर्नुहुन्छ गर्व mm-hmm. गर्नुहुन्छ होइन mm-hmm. र कस्तो भने अब त्यहाँको जुन अर्घाखाँचीको जुन सेरोफेरो छ त्यहाँको सबैजना जति पनि हुनुहुन्छ उहाँहरूले चाहिँ अर्को खाँचीबाट मेरो गाउँबाट मात्र नभएर मेरो ठाउँबाट मात्र नभएर अर्को खाँचीबाट अर्को खाँचीको नाम राखेको छ अर्को खाँची भन्ने एउटा चिनाउने मौका दिइराखेको छ उसले भनेर चाहिँ गर्व गर्नुहुन्छ होइन त्यो चाहिँ मलाई एकदम खुसी लाग्छ एकदमै एकदमै म जान्छु अहिले अहिले पनि हाम्रो त्यो पुरानो घर भन्छ नि त्यही नै छ <laughs> होइन अनि जस्तै अब दसैँ तिहारमा हामी त्यही नै पुग्छौँ लास्ट इयर जुन यो मेला लाग्छ होइन त्यहाँ पनि मलाई एउटा उसको सम्मानको लागि बोलाउनु भएको थियो त्यहाँको त्यहाँको ठुल्ठुलो व्यक्तिहरूले त्यति बेला गएको थिएँ एकदमै राम्रो रेस्पोन्स गर्नुभएको थियो मलाई एकदम खुसी लागेको थियो त्यति बेला मेरो बाबाले भन्नुहुन्थ्यो कि मेरो बाबा लाइफमा एकदमै धेरै खुसी हुनुभएको दिन रे त्यो चाहिँ होइन मेरो छोरीलाई त्यत्रो मासमा त्यहाँको ठुल्ठुलो व्यक्तिहरूले त्यसरी सम्मान गर्दाखेरि मेरो बाबा एकदमै खुसी हुनुभयो अरे होइन मेरो आँखा परि आँसु भएको थियो छोरी भनेर भन्नुभएको थियो कि ग्रेट ग्रेट ग्रेट म बुझ्न सक्छु त्यो सेन्टिमेन्ट होइन एउटा राम्रो नायिका बन्न समग्रमा के चाहिँदो रहेछ जस्तो भनौँ न आफूलाई पर्फेक्ट बनाउन अझ केही आयामहरू अझ बाँकी छन् कि जस्तो अभिनयको मापदण्ड हुन्छ नि तपाईँलाई अरूले प्रतिक्रिया दिँदा पनि त्यही भन्नुभयो यो मापदण्डमा अझ भए हुन्थ्यो तपाईँबाट अझ बढी आशा गरिन्छ नि होइन अझ के के कुरा चाहिन्छ अझ तपाईँ कतिको यस यसमा एन्सर्स हुनुहुन्छ एकदम डेडिकेटेड हुनुहुन्छ कि होइन मेरो अभिनयको मापदण्ड अहिलेसम्म यो लेभलमा पुर्याउन पाएको छैन भन्ने के छ एकदमै एकदमै किनभने एउटा पर्फेक्ट नायिका हुनको लागि जस्तै एक्टिङ डान्स यो कुराहरू त जुन कला चाहिन्छ त्यो त बेस नै भइहाल्यो चाहिन्छ नै होइन र त्यसलाई आफूले स्ट्रगल गरेर त्यसलाई मेहनत गरेर अझै बेटर म अहिलेसम्म पनि स्ट्रगल फ्रेन्डमै छु म सिक्दैछु धेरै कुराहरू होइन सिक्नै बाँकी छ मे म कहिले पनि त्यो पर्फेक्ट हुँदैन किनभने जति जति अगाडि बढ्छु त्यति नयाँ कुराहरू आउँछ त्यो सिक्ने अवसर हुनुपर्छ मलाई त्यो सिक्ने सिक्नु गर्नुपर्छ मैले होइन त्यही भएर अझै पनि मैले मेरो एक्टिङ डान्स हरेक कुराहरूलाई चाहिँ धेरै सुधार्नु बाँकी छ धेरै अब आगामी योजना आगामी लक्ष्य के छ तपाईँको म जे छु ठिक छु गर्दै रहन्छु भन्ने छ वा अथवा केही एम्बिसनहरू अझ छन् केही बोल्ड एम्बिसनहरू केही छ या केही त्यस्तो छ होइन म जे छु ठिक छु भनेर चाहिँ कहिले पनि म माथि पुग्न सक्दैन एक्ज्याक्टली होइन म जे छु ठिक छैन किनभने मैले सिक्नुपर्छ धेरै कुराहरू मैले जान्नुपर्छ धेरै कुराहरू भोलिको दिनमा अझै राम्रो चलचित्रहरू गर्नको लागि मैले त्यो कुराहरूलाई फलो गर्नुपर्छ सिक्नुपर्छ मैले अझ धेरै कुराहरू एक्ज्याक्टली अब त्यो पछिल्लो चरणमा युगदेखि युगसम्मको कुरा आयो चुम्बनका कुराहरू आए होइन जस्तो एउटा नायिका नेपाली चलचित्रभित्र रहेर कतिसम्म यस्तो किसिमको न्युडिटी अथवा एउटा एउटा हुन्छ नि एउटा हामीले भन्छौँ यतिसम्मको अङ्ग प्रदर्शन गर्ने यो गर्ने ऊ गर्ने अथवा यतिसम्म दिन सकिन्छ भने त्यो नेपाली समाजले अझ कति टाढासम्म लागेको छ एउटा नायिकालाई हुने एउटा हुन्छ नि बन्देजहरू अथवा एउटा खुलापनहरू त्यो कतिसम्म छ तपाईँ के भन्नुहुन्छ यतिसम्मका कुराहरू जायज हुन सक्लान् भन्ने कुरा होइन एउटा कस्तो भने हामीले टाइमलाई पनि फलो गर्नुपर्छ जरुरी छ किनभने चेन्जेबल चाहिँ जरुरी छ होइन किनभने हिजोको दिनहरूमा जति पनि चल्छ चलचित्रहरू बन्थे ती चलचित्रहरू एउटा स्मित गाउँले परिवेशमा बन्थे होइन र अहिले चाहिँ धेरै चेन्ज भएको छ जस्तै अडियन्सहरू पनि अहिले अहिलेको अडियन्सको भ्यू पनि चेन्ज भएको छ उहाँहरूले धेरै अडियन्सहरू नेपाली चलचित्र हेर्न खोजिराख्नु भएको छ हेरे पनि राख्नु भएको छ अहिले होइन सिटी एरियाको जुन अडियन्सहरू हुनुहुन्छ उहाँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ मुभी हेर्नु नेपाली मुभी हेर्नको लागि mm-hmm. त्यही भएर अलिकति चेन्जको चाहिँ जरुरी छ टाइमलाई फलो गर्नु चाहिँ जरुरी छ तर मेरो विचारमा के छ भने जस्तै हाम्रो जुन सोसाइटी छ नि सोसाइटीका कुराहरू आउँछ नि यहाँ एउटा नायिकाले अलिकति अङ्ग प्रदर्शन गरेर चलचित्रमा खेल्दा बित्तिकै ए यो नायिकाले यस्तो ड्रेस लगाएको छ यस्तो छ उताउलो देख्यो त त्यस्तो कुराहरू बेसी आउँछ होइन तर तिनै युवतीहरू बाहिरका युवतीहरूले एउटा सर्ट ड्रेसअपहरू गरेर बाहिरमा हिँड्दाखेरि केही पनि लाग्दैन त्यो एकदम सिम्पल लाग्छ होइन त्यही भएर त्यो कुराहरूलाई चाहिँ अलिकति सोच दिने हो कि भनेपछि अब हाम्रो दर्शकहरूको सोचाइमा नै परिवर्तन ल्याउने हो कि भन्ने पनि कुरा छ होइन एडभान्स भइसकेको छ आफूले एउटा जसरी जस्तै बाहिरको अहिले टाइम एडभान्स भएको छ चेन्ज भएको छ होइन त्यसरी नै जुन चलचित्रभित्रका क्रियाकलापहरू हुन्छन् होइन त्यो कुराहरूलाई पनि त्यही अनुसार सोच्ने हो कि अब यसमा अश्लीलता भन्ने कुरालाई त ध्यान दिनु पर्यो जस्तो विभिन्न कुराहरू आउँछन् होइन पोन भिडियोका कुरा आउँछन् अश्लीलताहरू आउँछन् त्यसलाई लिएर नायिकाले एउटा सामाजिक छवि कस्तो बनाउने भन्ने एउटा कुरा हुन्छ नि त होइन नायिकालाई त सबैले फलो गर्छन् यस्तो नायिकाले यस्तो गर्यो भनेदेखि होइन विभिन्न किसिमका सेक्स टेपका कुराहरू पहिला नआएका त होइनन् होइन ओके एनिवे यो कुरामा केन्द्रित भइदियो भनेदेखि त हाम्रो यो मर्यादा पनि अझ बढेर जान्छ कुराकानी पनि गर्न सक्नुहुन्छ यहाँहरूले श्रोता पचपन्न एकचालिस नौ सय पाँच र पचपन्न एकचालिस नौ सय छमा यहाँले कुराकानी गर्न सक्नुहुन्छ र हामीले विभिन्न पुरस्कार यहाँलाई दिन भएका छौँ अहिलेको लागि लेट्स टेक ब्रेक अहिलेको लागि ब्रेक लिउँ त्यसपछि हामी नायिका नन्दिता केसीको पर्सनल डायरीतर्फ पनि आउनेछौं उहाँको व्यक्तिगत डायरी पनि पल्टाउनेछौं र आजको कार्यक्रम उहाँप्रति नै डेडिकेटेड छ कार्यक्रम सुन्दै रहनुहोला स्टेक दास नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको स्पेसल डिपोजिट खातामा एघार प्रतिशत ब्याज रे सुन्नुभयो Nepal investment bank truly Nepali bank घर बनाउनु छ सहर बनाउनु छ बिचमा छ विश्वास र शक्ति विशाल बनाउनु छ हामी सबै नयाँ नेपाल सबैको जाडोमा साधारण क्रिमले फोस्रो त्वचामा केही घण्टा मात्र काम गर्छ घंटा केही घण्टा पछि त्वचा फिर ड्राई रड़ा कडा हुन्छ सोया भिटामिन ई र ग्लिसरिनले भरपूर भ्यासलिन टोटल मोइस्चर बडी लोसनले काम गर्छ त्वचाको गहिराईदेखि यसले त्वचालाई मोइस्चराइज राख्छ र दिन्छ चौबिसै घण्टा पोषण Vaseline total moisture body lotion tick tock.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 सर्वोत्कृष्ट चिया वेलकम चिया हर्बल रिफ्रेसिङ तपाईँको शक्ति बिल अब डबल शक्तिको साथमा सेतो लुगालाई सुकिलो र रङ्गिनलाई चम्किलो पार्ने डबल शक्ति लिएर आएको छ नयाँ शक्ति बिल number one on your dial, the station with a smile. 96.1 FM. All right welcome back यहाँ हुनुहुन्छ कार्यक्रम बाइस्कोपमा बाइस्कोप कार्यक्रम गोइङ स्ट्रङली आज हामीसँग एकदम सोलो यो इन्टरभ्यूको क्रम रहेको छ नायिका नन्दिता केसीसँग नै उहाँ लगायत उहाँका थुप्रै कुराहरू बारेमा बुझ्ने श्रोता दर्शकले आज मौका पाउनुहुनेछ त्यसैले आज एउटा कन्क्लुड यो महिनाको अन्तिम दिन पनि हो आज र त्यसैले पनि एउटा कन्क्लुड सेगमेन्ट हामीले राखेका छौँ आजको कार्यक्रममा यसैले अब अलिकति अझ नजिक आउँदाखेरि नायिका नन्दिता केसीको हामी पर्सनल डायरी पल्टाउँ पर्सनल डायरी नन्दिताजी अब तपाईँलाई जे सोधिन्छ त्यसको करेक्ट त्यही उत्तर दिनु होला जन्ममिति अक्टोबर फिफ्टिन जन्मस्थान नामको अर्थ मेरो दुईटा नाम छ शोभा भन्दा बित्तिकै जस्तै एउटा हरेक ठाउँमा हरेक चिजलाई ब्युटिफुल देखाउने होइन र अर्को नन्दिता छ होइन नन्दिता भनेको जस्तै अब नन्दी भनेर बुझिन्छ शिवजीको एउटा भक्त शिवजीको हुन्छ नि वाहन जुन भक्त के त्यस लाइनमा रुचि रुचि यहाँको रुचि अभिनय गर्ने डान्स गर्ने म्युजिक सुन्ने अध्ययन अध्ययन प्लस टू क्लियर तालिम ट्रेनिङ ट्रेनिङ डान्स चाहिँ गराएको छु डान्सको पहिलो चलचित्र इन्द्रिणी नजिकको साथी मेरो मम्मी सबैभन्दा बढी माया मम्मी सपिङ सपिङ ठिकै मनपर्छ पहिलो प्रेम पहिलो प्रेम पहिलो प्रेम नै भएको छैन मनपर्ने नायक मनपर्ने नायक सबैजना मनपर्छ मनपर्ने नायिका सबैजना निर्देशक सबैजना राम्रो लाग्छ मनपर्ने पहिरन हेरी हेरी हुन्छ कहाँ जाँदैछु के गर्दैछु जस्तै अब एउटा लेडिजलाई राम्रो देख्ने साडी हो होइन साडी राम साडी राम्रो लाग्छ तर कम्फर्टेबलको लागि जिन्स प्यान्टहरू नायिका नभएको भए स्टाफ नसुन्थ्यो होला रिस उठेको बेला रिस उठेको बेला म्युजिक सुनेर बस्छु आफ्नो एकदमै मनपर्ने बानी कसैको नराम्रो चाहदिनँ सबैको भलो चिताउँछु सबैलाई राम्रो देख्छु मेरो सोचाइले सबैलाई राम्रो होस् भन्ने सोध्छु सेक्स एउटा ट्र्याक हो होइन जुन जेनेरेसनहरूलाई प्राकृतिकको नियमलाई बचाइराख्ने एउटा ऊ चिज हो भनौँ न ग्लामर ग्लामर ब्युटिफुल देखिने एउटा जुन ग्लामर भन्दा बित्तिकै ब्युटिफुल देखिन्छ नि मान्छेले भ ग्ल्यामर भन्दा बित्तिकै जुन नराम्रो सोच्छ होइन तर म चाहिँ ब्युटिफुल देखाउने एउटा माध्यम माध्यम पहिलो चुम्बन <laughs> एउटा चलचित्रमा गरेकी थिएँ राजेश ताईसँग <laughs> मोबाइल नम्बर सरी यो चाहिँ नभन्नु होला है एड्रेस तपाईँको email KC dot Nandita at the rate Yahoo dot com मदिरा पिउनुहुन्छ पिउँदिन माछा मासु एकदमै खान्छु <laughs> योग व्यायाम एक्सर्साइज गर्छु